समेत सञ्चालनमा आएको छ गलकुट नगरपालिका वार्ड नम्बर तिनमा भेला सम्पन्न भएको छ भेलाले गलकुट नगरपालिकाद्वारा घर नक्सा पास तथा घर कायम सम्बन्धी आम नागरिकहरूमा जारी गरिएको सूचनाको विषयमा छलफल गरी नगरपालिकाभित्र बनिसकेको पक्की घरहरूको नक्सा पासी तथा घर कायम सम्बन्धी सूचनाबाट आम उपभोक्ताहरूमा यसको दर रेट तथा प्रक्रिया सम्बन्धमा अस्पष्ट तथा असन्तुष्टि रहेको भन्दै उपभोक्ताहरूमा पर्न सक्ने परिस्थितिलाई मध्यनजर गरी समस्याको समाधान गर्नको गर्न राजनीतिक दलका प्रतिनिधिहरू सहभागी गराई नगरपालिकामा जानको लागि समिति गठन गरेको छ समितिको सदस्यहरूमा ललित सिरिस बुलबहादुर केसी तिलक उप्रेती टङ्क केसी रुमाकान्त गौतम पदम पदम श्रेष्ठ देवेन्द्र बहादुर खत्री वीरेन्द्र श्रेष्ठ लगायत रहनु भएको छ भेलाले समितिको बैठक बसी यही योजना असोज छब्बिस गते नगरपालिकामा जाने र दसैँ जस्ता चाडपर्वको अवसरमा उपभोक्ताको स्वास्थ्यलाई मध्यनजर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 खबरकै सिलसिला बागलुङमा थप एघार जनामा कोरोना संक्रमण पुष्टि भएको छ छेरोको उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा बागलुङ नगरपालिका वडा नम्बर एकका अडतिस वर्षीय जनप्रतिनिधि सो वडाकै पैँतिस वर्षीय स्वास्थ्यकर्मी रहेका छन् वडा नम्बर सातकी पैंचालिस वर्षीय महिला वडा नम्बर पाँचका पचपन्न वर्षीय पुरुष वडा नम्बर दसका त्रिचालिस वर्षीय पुरुष र वडा नम्बर नौका तिस तेइस र तिस वर्षीय पुरुष रहेका छन् जैमिनी नगरपालिकाका वडा नम्बर पाँचका चौतिस वर्षीय पुरुष वडा नम्बर सातका तिस वर्षीय पुरुष र वडा नम्बर दसका वर्ष दसका पुरुष रहेका छन् तारा त्यस्तै ताराखोला गाउँपालिका वडा नम्बर तिनका तेइस वर्षीय पुरुष रहेका छन् ताराखोला गाउँपालिका वडा नम्बर तिनका पुरुष जापान जैमिनी नगरपालिका वडा नम्बर दसका बयालिस वर्षीय पुरुष भारत र जैमिनी नगरपालिका वडा नम्बर पाँचका चौतिस वर्षीय पुरुष बाह्र जिल्लाबाट आएका थिए बरेङदेखि बराकोट परेरी बाङ देउराली गलकोट हुँदै बागलुङ जोड्ने सडक शनिबारदेखि सञ्चालनमा आएको छ मनसुन सुरु भएपछि वर्षाले विभिन्न ठाउँमा पहिरो जाँदा अवरुद्ध भएको सडक पहिरो पन्छ्याएपछि शनिबारदेखि सञ्चालनमा ल्याइएको बरेङ गाउँपालिकाका अध्यक्ष कृष्ण प्रसाद शर्माले बताउनुभयो यो सडक सञ्चालनमा आएपछि गाउँपालिकाबाट सदरमुकाम जान आउन थप सहज स्थानीय लालबहादुर श्रिष्टले बताउनुभयो लामो समयदेखि सडक अवरुद्ध हुँदा यात्रुहरूले साथ खेप्दै आएका थिए चाडबाड नजिकिएसँगै गाउँपालिकाले अवरुद्ध सडक खुलाउन थालेको छ बजारमा गोलभेडाको मूल्य एक सय तिस रुपियाँसम्म छ उपभोक्ताले दैनिक उपभोग गर्ने गोलभेडाको यति धेरै मूल्य यसअघि थिएन उपभोक्ताले यति धेरै तिर्ने भएपछि किसानले पनि राम्रो मूल्य पाएका होलान् भन्ने लाग्छ तर किसानले आधा मूल्य पनि पाएका छैनन् सदरमुकाम आसपासका जे केही किसानले मात्रै आधा मूल्य पाएका छन् ग्रामीण किसानले मूल्य नपाएर कुहाएर पालेका छन् कतिले खडल खनेर समेत फाल्नु परेको गुनासो गर्छन् मिरमिरी कृषि सहकारी संस्थाका अध्यक्ष गङ्गबहादुर थापाले किसानले उचित मूल्य नपाएको बताउनुभयो हामी बजार छेउमा भएकोले मूल्यको अवस्था बुझेर बेच्छौँ त्यसैले राम्रो मूल्य पाएका छौ गाउँकै किसानले लगानी उठाउन पनि सकेका छैनन् उहाँले भन्नुभयो होटल विद्यालय र कलेज सञ्चालन नहुनेले किसानको उत्पादन खेर गइरहेको छ लकडाउन खुला भनिएपछि भनिए पनि अझै विद्यालय क्याम्पस होस्टेल विभिन्न सार्वजनिक स्थल सञ्चालनमा छैनन् होटल नचल्दा तरकारी बिकाउन नसकेको काठखोला गाउँपालिका वडा नम्बर एक सीता थापाले बताउनुभयो पहिला पहिला तरकारी खुब बेचिन्थ्यो यो पटक बजारमा गएको छैन थापाले भन्नुभयो आफूले नियमित पठाउन नसकेको बजारका पसलेले माग्न छाडेकोले तरकारी आधा उत्पादन घटाएकी छु किसानको समस्या हेरिदिने कार्यालय समेत नभएको उहाँले टिप्पणी गर्नुभयो अहिले बजारमा आलुको मूल्य समेत छोइ साध्य छैन प्रति केजी प्रति केजी पचासी रुपियाँसम्म बिक्री भएको अहिलेसम्म थाहा नपाएको बागलुङ नगरपालिका वडा नम्बर दुईकी दुर्गा हमालले बताउनुभयो आलु बोडी प्याज जस्ता तरकारीको मूल्य सुन्दा तरकारी नै नखाउ जस्तो हुन्छ हमालले भन्नुभयो मूल्य बढ्नै पर्ने समय होइन लकडाउन र कोरोना संक्रमणको कारण देखाएर गाउँमा फल्ने तरकारीको मूल्य दोब्बर भएकोमा उहाँले आश्चर्य व्यक्त गर्नुभयो बजारमा बोधी पनि प्रति केजी एक सय बिस रुपियाँसम्ममा बिक्री भएको छ प्याज त भारतबाट आयात नभएको भन्दै बजारमा थोरै मात्र देखिन्छ बेचेकाहरूले पनि महँगोमा बेच्छन् बजारको मूल्य देखेर व्यावसायिक तरकारी खेती गरेका किसान दङ्ग पर्छन् लाखौँ लगानी गरेर पाँच रोपनीमा तरकारी खेती गरेको धोरपाता नगरपालिका वडा नम्बर पाँचका सम्बहादुर पोलले किसानको बारीमा तरकारी बिक्री नभएको गुनासो गर्नुभयो हाम्रा बारेमा गोलभेदा सहितका तरकारी कुहिएका छन् बजारमा छोइन नसक्नु मूल्य छ उहाँले भन्नुभयो व्यापारीले महँगोमा बेच्न गाउँका किसानको तरकारी किन्दैनन् प्लास्टिक घरमा लगाएको तरकारी मध्ये आधा जसो गोलभेदा र त अन्य तरकारी बिक्री नभएर कुहिएर खेर गएको उहाँले गुनासो गर्नुभयो पुनले बाढीबाट चालिस रुपियाँ प्रति केजी गोलभेदा बेचेको बताउनुभयो डोको लिएर फर्ममा आउनेलाई उहाँले तिस रुपियाँमा पनि दिनुभएको छ बोर्तिमाङ बजारका पसलमा एक सय तिस रुपियाँ भाव रहेको छ डोकुमा ल्याएका किसानको तरकारी पसलेहरू सस्तोमा खोज्छन् हामीले उत्पादन गरेका गोलभेदा ताजा हुन्छन् तर व्यापारीले सस्तो खोज्छन् पुनले भन्नुभयो लागतभन्दा घटेर दिन सकिँदैन बिचौलियाले हेर्दा हेर्दै किलोको अस्सी रुपियाँ खान्छन् होलसेल पसलेहरू नै बिचौलिया बन्ने गरेको उहाँले गुनासो गर्नुभयो लकडाउन र कोरोना संक्रमणको फाइदा उठाएर बिचौलियाले महँगो मूल्य लिने गरेको थापाको गुनासो छ अभाव छ जति भने पनि किन्छन् भन्नेहरू धेरै छन् थापाले भन्नुभयो किसान र उपभोक्ता नमर्ने गरी नियामक निकाय आवश्यक छ किसानले मेहनतको फल नपाए पनि उपभोक्ता मारमा परिरहेको उहाँले बताउनुभयो उत्पादनतर्फ पनि ज्ञान केन्द्र समेत नहुँदा किसानले प्राविधिक साथ नपाएको उहाँले गुनासो गर्नुभयो बजारमा आएको मूल्यमा केही मार्जिन राखेर बेच्दा पनि महँगो परेको छ स्थानीय थोक विक्रेता सुमन छन्त्यालले भन्नुभयो बर्सातले जोगाउन पनि मुस्किल छ कुहिने खतरा मोलेको भन्दै कतिपयले पसलमा महँगो बनाएका हुन् लामो समयदेखि बजारमा तरकारीको मूल्य तथा अत्यावश्यक खाद्य वस्तुको बारे अनुगमन समेत नभएको उपभोक्ताको गुनासो छ बजार क्षेत्रमा अत्यावश्यक वस्तुको गुणस्तर मूल्य जस्ता विषयमा नगरपालिकाले अनुगमन गर्ने र कारवाही गर्नुपर्छ चाडपर्वको मुखमा छिटपट अनुगमन बाहेक बाहेक नियमित नभएको समेत उपभोक्ताले बताएका छन् लामो समयको वैदेशिक पछि स्वदेशमा नै केही गर्ने उद्देश्य घर फर्किएका दुई दाजुभाइले तरकारी खेती सुरु गरेका छन् बागलुङ नगरपालिका वार्ड नम्बर चार गौरधिमका गौरीधामका दुई दाजुभाइले पछिल्लो दुई वर्षदेखि व्यावसायिक तरकारी खेतीमा अग्रसर भएका हुन् गौरीधामका दुई दाजुभाइ भविलाल विक र टेकबहादुर विकले भाडामा लिएको चौध रोपणी जग्गामा व्यावसायिक तरकारी खेती गरिरहनु भएको छ उहाँहरूले एघारवटा टनेलमा टमाटर लगाउनु भएको छ उहाँहरूको तरकारी बारीमा अहिले टमाटरसँगै घेरौला र सिमी समेत फलिरहेका छन् पाँच वर्ष साउदी र चौध वर्ष मलेसिया मलेसियाको बसाइसकेर नेपाल फर्कनुभएका टेकबहादुर र मलेसियामा एघार वर्ष रोजगारी गर्नु भएका भविलाल विकले वार्षिक एक लाख भाडा तिर्ने गरी भाडामा लिएको जग्गामा व्यवसायिक तरकारी खेती सँगै कुखुरा र हाँस समेत पाल्दै आउनुभएको छ विदेशमा लामो समय बिताइयो लगानीका लागि रकम जुटायो बस्ने बास बनायो टेकबहादुर विकले भन्नुभयो भाइ भविलालले चार वर्षदेखि खेती गर्दै आएको थियो त्यही देखेर मैले पनि सिकेँ अहिले मिलेर सामूहिक रूपमा काम गर्दै आएका छौँ ब्रोइलर कुखुरा टनेलमा टमाटर लोकल कुखुरा हाँस सहित अन्य तरकारी बेचेर उहाँहरूले मासिक एक लाख आमदानी गर्दै आएको बताउनुहुन्छ हालसम्म टनेलदेखि थोपा सिँचाइ प्रविधि जडान गर्न र कुखुराको खोर व्यवस्थापन गर्न दस लाख लगानी गर्नुभएका विकका दुई भाइले हालै युके कृषि तथा पशुपालन फर्म दर्ता गर्नुभएको छ थोपा सिँचाइ र मल्चिङ अपनाउँदै आएका विकका दाजुभाइले सुरुवाती चरणमा नै व्यावसायिक तरकारी खेती सफल हुँदै गएपछि उत्साहित हुनुभएको छ टमाटर एक वर्षमा दुई पटक र अन्य तरकारी खेती मौसम अनुसार लगाउँदै आएका उहाँहरूले काउली ब्रोकाउली जस्ता बेमौसमी तरकारी खेती समेत गर्दै आउनु भएको छ भविलाल विकले खोरमा रहेका दुई सय ब्रोइलर कुखुरा बिक्री गरेर नयाँ चल्ला हाल्ने तर्खरमा हुनुहुन्छ भने टेकबहादुर विकका लोकल कुखुरा र हाँस पाल्दै गर्दै आउनु भएको छ विदेशमा मात्रै कति बस्नु भनेर बागुङ बजार छेउमा जग्गा किनेर घर बनायो भविलालले भन्नुभयो अहिले तरकारी र कुखुरा पालनबाट सन्तुष्ट भएका छौँ उहाँहरूले आफ्नो पुर्ख्यौली गाउँ काटिखोला गाउँपालिका वार्ड नम्बर तिन धम्जामा वार्षिक पाँच लाख रुपियाँ बराबरको आलु उत्पादन गर्दै आउनु भएको छ आलु खेतीको लागि पकेट क्षेत्र रहेको धम्जामा पुगेर बिकेका दाजुभाइले मौसम अनुसारको आलु खेती गर्दै आउनु भएको छ विदेशमा सिकेको सिप र अनुभवलाई आफ्नै देशको माटोमा पोख्न पाउँदा उहाँहरू खुसी देखिनुहुन्छ वैदेशिक रोजगारीबाट फर्किएर कृषि पेसामा लागेका युवाहरू हरूका लागि सरकारले कृषि अनुदान कार्यक्रम ल्याउनु पर्ने